कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज नेपाली संगीतको स्वर्णिम युगमा अतुलनीय योगदान पुर्याउने श्रष्टा साधकमा समर्पित रात्रिकालीन संगीत शिविर अजर अमर गीतहरूको आज दुई सय सातौं अंकमा प्राविधिक मित्र सन्दीप सुन्दास र यो प्रस्तोता प्रकाश रायमीको शालीन अभिवादन आजको यो अंक विशेष नेपाली संगीत जगतका संगीत महर्षि संगीत गुरू संगीत सम्राट नातिकाजी श्रेष्ठमा समर्पित छ नातिकाजी श्रेष्ठ नेपाली संगीत आकाशमा धेरै नयाँ गीतकारहरूलाई लन्च गर्ने वा ब्रेक दिने संगीतकारका रूपमा चिनिन्छन् हिजोको श्रृंखलामा हामीले ईश्वर बल्लभलाई उनले दिएको पावदानको कुरा गर्यौं आज एउटा पुरानो गीतको सम्झना गरौं विक्रमाब्द दुई हजार अठारतिर पोखराको मत्स्य विकास केन्द्रमा प्रमुख भएर बसेका चेतन कार्की काठमाडौँमा कुनै काम धन्दा ल्याउँछन् र नातिकाजी दाईलाई एउटा गीत दिन्छन् त्यो गीत चेतन कार्की पोखरा फर्किसकेपछि उनले खबर पाउँछन् यो गीत रेकर्ड भएर रेडियो नेपालबाट बज्यो रे नातिकाजीको संगीतमा तारादेवी र भुवन चन्दको स्वरमा यो गीत गुन्जिन्छ भुवन चन्द नेपाली चलचित्र आमाकी नायिका वा नेपाली रजत पटकी प्रथम नायिकाका रूपमा चिनिन्छन् र उस्ताद भैरव बहादुर थापाकी जेठी छोरीका रूपमा भुवन थापा र तारादेवीको स्वरमा नातिकाजीले प्रविष्ट गराए नयाँ गीतकार चेतन कार्कीलाई वेदन कार्कीका यी शब्दहरूलाई नाति काजीले कुन पाउ कुन लय कुन छन्दमा कसरी संगीत गर्नुपर्छ बुझेर गरेका छन् दुई हजार अठार सालको इतिहास जोडिन्छ यहाँ चेतन कार्की लेख्छन् धेरै गीतकारहरूलाई परिचय दिलाउने नातिदाई अहिले यस धरतीमा हुनुहुन्न तर उहाँद्वारा परिचय गराइएका गीतकारहरूको अझै पनि यहाँ उपस्थिति छ जसमध्ये म पनि एक हुँ त्यसो त म सानै उमेरदेखि गीत लेख्थे तर सांगीतिक क्षेत्रमा दाईलाई बोलाउँ भने लेख स्वर पुग्दैन बोलको मेरो गीत मार्फत प्रथम परिचय मलाई उहाँले नै गराइदिनुभयो भनिरहन पर्दैन श्रदेय नातिदाई जसले छ सात दशकसम्म अविस्मरणीय अतुलनीय अनुपम र अद्वितीय योगदान दिएर नेपाली सांगीतिक क्षेत्रको श्रीवृद्धि गर्नुभयो म सगौरव भन्छु उहाँ जस्तो महापुरूष हमेसी जन्मदैनन् र जब जन्मन्छन् ती फेरि कहिले मर्दैनन् यस हिसाबले म उहाँलाई कहिले पनि स्वर्गीय भनेर सम्बोधन गर्ने दृष्टता राख्दिन विश्वभर जहाँ जहाँ विद्युतीय तरंगहरू पुगेका छन् नेपाली संगीतका श्रोताहरू छन् त्यहाँ त्यहाँ नातिकाजीद्वारा संगीत संयोजन गरिएका वा उहाँद्वारा सुर संयोजन गरिएका गीतहरू बजिरहेका हुनेछन् बजिरहनेछन् र अनन्तकालसम्म उहाँ अजर अमर श्रष्टाका रूपमा रहिरहनुहुनेछ चेतन कार्कीका यी पंक्तिहरूले नाति काजीलाई कहिले नमर्ने अजर अमर संगीतकारको सम्बोधन मिलेको छ नेपाली गीती आकाशमा नाति काजीलाई धेरै गीतकारले सम्मानका साथ सम्झिन्छन् तर कुनै कुनै गीतकारलाई नाति काजीले अद्भुत परिचय दिएका छन् त्यसमध्ये गीतकार सहदेव शमशेर राणाको चर्चा हुन्छ सहदेव शमशेर राणा जीवनभर होटल व्यवसाय र दरबार निकटका एक पात्र भए नेपालमा सांस्कृतिक विकासका लागि उनले एभरेस्ट कल्चर ग्रुप पनि स्थापना गरे नेपाली कलाकारहरूलाई देश विदेश घुमाउने काम पनि उनले शुरू गरे तर गीतकारका रूपमा उनलाई दुईजना संगीतकारले विशेष त शिवशंकर र नातिकाजीले परिचय दिलाए शिवशंकरले उनको शब्दमा नदी किनारमा माछा मार्दा सुनको बाला पाए बोलको गीतले शिखरस्त बनाए भने नाति काजीले फतेमान राजभण्डारीको स्वरमा सान्नानीको गालैमा कालो कोठी रहेछले एउटा कोठीपूर्ण अभिवादन टक्र्याए सानानीको गालैमा कालो कोठी रहेछ नजर नै तिरमिर गराउने झिमझिम गर्ने परेलीमा पानी परेछ मोती दाना आँसु झल्काउने सन्नानीको गालैमा कालो कोठी रहेछ नजर नै तिर्मिर गर गर्छन् हेर गतिकुरी बस्नु मैले नगर नगेर झिमझिम गर्ने परेलीमा पानी परेछ मोती दाना आँसु झल्काउने सन्नानीको गालैमा कालो कोठिरेछ नजरी नै तिरमिर गराउने केश फुल्छ तिरै मात्र बढ्छ धेरै कुर्दा के फुल्छ तिरै मात्र बढ्छ गुराँसे यो जोबन हाम्रो व्यर्थै भुइँमा झर्छ झिमझिम गर्ने परेलीमा पानी परेछ मोती दाना आँसु झल्छ फतेमान राज भण्डारीको आवाजमा सान्नानीको गालैमा कालो कोठी रहेछ एउटै गीतले एउटै गायकलाई एउटै गीतकारलाई अलग अलग परिचय दिन सक्ने संगीतकार नातिकाजी श्रेष्ठको दुई हजार साठी सालमा निधन भयो तर उन्नाइस सय बयासीमा उन्नाइस सय बयासीको पुष महिनामा ललितपुरको पुलचोकमा जन्मेका नातिकाजीले नेपाली संगीत आकाशमा के पहाड़ के तराई के हिमाल के राष्ट्रिय भावका गीत के आधुनिक के लोकलयका गीत सबैमा एक समान आफ्नो युगान्तकारी प्रभाव राखे पछिल्लो पुस्ताका गीतकारदेखि लिएर शीर्षस्थ कवि लेखकलाई पनि नातिकाजीले सम्मानका साथ प्रस्तुत गरे यहाँसम्म कि नातिकाजीले आफै आसामको भ्रमण गरेर फर्किँदै गर्दा दार्जीलिङ चढेर आएपछि दार्जीलिङमा रहेका कलाकारलाई पनि नेपालमा आएर गीत गाउन प्रतिभाको खोजीको शुरूआत गरे तिनै नातिकाजीले दुई हजार दस सालमा पुष्प नेपालीको शब्दमा पहाड़ बसी वनमा खेली हुर्केकी अघिली बोलको गीत गाएर आफूलाई रेडियो नेपालमा गायकका रूपमा दर्ता गराए तर उनी रेडियो नेपाल प्रसारण हुँदा गुन्जीको पहिलो गीत शंकर लामिछानेको शब्द हरिप्रसाद रिमालको स्वरमा रेकर्ड प्रस्तुत भएको गीतका संगीतकार पनि भएका हुनाले रेडियो नेपालका प्रथम संगीतकार पनि नातिकाजी नै भनेर चिनिन्छ नातिकाजीले तारादेवीका निम्ति विशेष गीतहरू संगीत गरे नातिकाजीले प्रेमदोष प्रधान नारायण गोपाल मानिक रत्न फतेमान इन्द्रनारायण मानन्दर पीएल श्रेष्ठका निम्ति विशेष गीतहरू धुनबद्ध गरे तर नेपाली गायन जगतमा दुई गायिका कमला श्रेष्ठ र निर्मला श्रेष्ठका निम्ति उनले गरेका गीतहरू यादगार बनेका छन् आज यहाँ प्रस्तुत छ ईश्वर बल्लभको शब्दमा नातिकाजीको संगीतमा कमला श्रेष्ठको स्वर का ईश्वर बल्लभको शब्दलाई पहिलो पटक संगीत गरेर ईश्वर बल्लभलाई पनि गीतकार बनाउने नातिगाजी नै हुन् त्यसै गरी गीतकार यादव खरेललाई पनि नातिगाजीले नै गीतकारको पहिचान दिलाए यहाँ कालीप्रसाद रिजाल नातिगाजीको सम्झनामा लेख्छन् दुई हजार सात साल ताका देशमा हिन्दी गीतको बोलवाला थियो देशैभरि जहीँ तही हिन्दी गीत मात्रै गाइन्थे विशेष त किशोर कुमार तलत महमूद मोहम्मद रफी त्यतिखेरका उत्कृष्ट गायक थिए जब यहाँ रेडियो खुल्यो बाध्य भएर तिनै गीतहरू हामीले गाउनु पर्थ्यो बजाउनु पर्थ्यो नेपाली गीतको अवस्था सुन्ने प्राय थियो ठिक त्यही अवस्थामा नातिकाजीले नेपाली संगीतको समृद्धिका लागि विश्वका संगीतसँग दाज्न सकिने किसिमका संगीतको लहर ल्याइदिनुभयो त्यतिखेरको समयमा त्यस्ता चुनौतीपूर्ण काम भएको इतिहासलाई हामीले बिर्सनु हुँदैन यद्यपि नातिकाजीका बारेमा जतिसुकै बखान गरे पनि उनको अनुपस्थितिमा त्यसले त्यति ठूलो अर्थ राख्दैन त्यसो त जीवित हुँदा स्पष्ट रूपले परिचित गराउन नसकिए पनि उनको व्यक्तित्वलाई उनको अवसानपछि सम्झिनु केवल उनीप्रतिको श्रद्धा मात्रै हो नातिकाजीका बारेमा काली रिजाल नातिकाजीका बारेमा विभिन्न रोचक प्रसंगहरू छन् नातिकाजीले संगीत गरेको गीत योगेश वैद्यले गाएर कालजै बनेको गीत सपना भुलाइ सारा आँसु लिएर जाऊ यो गीत रेकर्ड भएको करिब करिब सत्ताइस वर्षपछि मात्र गीतकार शिव अधिकारी र गायक योगेश वैद्यको परिचय भयो योगेश वैद्यले गीतकार शिव अधिकारीलाई प्रत्यक्ष भेटेर परिचय गर्न पाएनन् एउटा रेडियो कार्यक्रमको अन्तर्वार्ताको सिलसिलामा शिव अधिकारीले फोन गर्दा मात्र योगेश वैदीसँग फोन मार्फत परिचय भयो तर गीतले यी तीनैलाई त्यस्तो परिचय दियो जुन परिचय नेपाली गीत संगीत आकाशमा एउटै गीतले एउटै शब्दले वा एउटै सुरले एक पटक बनाएको एउटा इतिहास थियो त्यो एक युगको इतिहास गायककै कुरा गर्ने बित्तिकै आफ्नो विशिष्ट स्वरको शैली भएका गायक इन्द्र नारायण मानन्दहरूको चर्चा आउने बित्तिकै नातिकाजीको संगीत जोडिन्छ त्यहाँ रविन्द्र शाहको शब्दमा तिमी बसे माया मात्रलाई पुग्छ कहिले काहीँ सपनीमा भेट्नलाई पुछा टाढै तिमी बसे पनि मिठो वचन बोलिदिए सम्झनाले आफै तन्छ हाराहारी हुँदाखेरि नयन त्यसै झुकी जान्छ मिठो वचन बोलिदिए सम्झनाले आफै हाराहारी हुँदाखेरि नयन त्यस झुकिजन्छ तिमीले खाली बिर्सिदिए मात्र मेरो चित्त दुख्छ टाढै तिमी बसे पनि माया मत लाए कहिले काही सपनेमा भेट्नलाई आए पुछ टाढै तिमी बसे बाटो भरी ठेस लाग्ला मनमा कुरा केलाई हिँड्दा झस्की आफै लाजले आफले ओठलाई थिचे टोक्दा बाटो भरी ठेस लाग्ला मनमा कुरा खस्के आफै लाजले आफ्नै ओठेलाई थिचे टोक्दा तिम्रो न्यानो मुटु भित्र मुटु राख्न पाएको छ टाढै तिमी बसे गायक इन्द्रनारायण मानन्धर रविन्द्र शाहका शब्दमा नातिकाजीको संगीतमा आगामी पुष एघार गते गायक इन्द्रनारायण मानन्धर पनि आफ्नो सतरीयौं वर्षगाँठपछि एउटा शिखर पुगिरहेका छन् गीत संगीतका बारेमा उनीसँग छोटो कुराकानी अवश्य हुनेछ पुष एघार पछिको कार्यक्रममा नातिकाजीका बारेमा गीतकार यादव खरेल लेख्छन् नातिदाई एउटा त्यस्तो राष्ट्रिय विभूति हुनुहुन्थ्यो जसको आवश्यकीय सम्मान यहाँ हुँदै भएन जीवनभर उहाँ शाखा अधिकृतमै सीमित रहनुभयो जागिरमा जागिरको उत्तरार्धमा बल्ल उपसचिवसम्म बनाइनुभयो नातिदाईले एउटा पुरानो मोटरसाइकल चढ्नुभयो त्यो पनि धेरै पछि मात्र होइन भने सम्पूर्ण जीवन साइकलमै गुड्नुहुन्थ्यो उहाँ पहिले पहिले म पनि साइकल चढ्थे पछि उहाँको मोटरसाइकल भएपछि उहाँसँगै लिफ्ट लिने गर्थे म केही समयपछि मेरो गाड़ी भयो यहाँ त्यसपछिका अविस्मरणीय घटना छन् मसँग उहाँलाई पार्किन्सन रोगले समातिसकेको रहेछ एक दिन लाजिमपाट महाराजगंज खण्डको सड़कमा सुस्त सुस्त कोही हिँडिरहेको देखेँ मैले त्यो हिँडाई अत्यन्तै अप्ठ्यारो खालको देखिरहेको थिएँ लाग्यो यो पक्कै पनि नातिदाई नै हो गाड़ीबाट ओर्लेर मैले उहाँसँग रिसाउँदै भने तिमी कहाँ हिँडेको एक्लै नातदाई उहाँ बोल्नु भएन आफू अडिएर हिँड्न नसक्ने अवस्था थियो उहाँको त्यति बेला पूर्व राजा ज्ञानेन्द्र अधिराज कुमार हुँदाको घटना थियो त्यो उहाँको नातिको पास्नी थियो सायद नातिदाई राष्ट्रको त्यति ठूलो मान्छे तर उहाँको सहजता जो लखर लखर लखर लखर हिँडिरहेको थियो एउटा गाड़ीको समेत सुविधा नलिएर हिँडिरहनुहुन्थ्यो उहाँ कहीँ जानु पर्यो भने कहिलेकाहीँ मलाई फोन पनि गर्नुहुन्थ्यो नाति सम्झनामा यादव खरेलका यी शब्द यादव खरेल जस्तै विश्व बल्लभलाई पनि नातिकाजीले आफ्नै संगीतमा एउटा विशिष्ट परिचय दिए यहाँ प्रस्तुत छ विश्ववल्लभको शब्दमा नातिकाजीको संगीतमा अरूणा लामाको स्वर स्वर के संगीत कहाँ हुनन् ती इतिहासहरू कहाँ हुनन् ती परिचयहरू जसले नेपाली संगीतको युगलाई यस्तो एउटा परिवर्तनमा ल्यायो त्यसका एक धार हुन् गाजी र त्यसका एक सारथी हुन् गायिका अरूणा लामा अरूणा लामाका पति शरण प्रधानको निधनपछि लेखिएको यो गीत विश्ववल्लभका कलमबाट विश्ववल्लभ तीनै व्यक्ति हुन् जसले अरूणा लामाका पति शरण प्रधानको जीवनकालको अन्तिम अन्तर्वार्ता सारङ्गी नामक पत्रिकाका लागि लिएका थिए र त्यही अन्तर्वार्ता मार्फत शरण प्रधानले नेपाली संगीतको पहिलो पप गीतलाई परिचय दिएका थिए नारायण गोपालको स्वरमा मलाई माफ गरिदियो गीतका बारेमा शरण प्रधानको संगीतमा सजिएकी अरूणा लामा शरण प्रधानको निधनपछि कर्म गोपालको संगीतमा अर्थात कर्मयोञ्जन र गोपाल योजनको संगीतमा गुन्जिन भने त्यसपछि मात्र नातिकाजी शिवशंकरको संगीतमा उनको आवाजको तरंग फैलियो आजको यो दुई सय सातौं अंकलाई एक विशेष सन्दर्भमा जोड़नका लागि नातिकाजीको प्रसंगलाई जोडेका छौं हामीले प्राविधिक मित्र सन्दीप सुन्दासका साथ र हामीलाई फेसबुकमा सुशीला सिलवाल पन्थी राज टीका छेत्री अनन्त कटवाल केशव पाठक मेघराज पुडासैनी विमल डाङ्गी राजेश्वर उदयले आफ्ना पंक्तिहरू लेख्नु भएको छ राजेश्वर उदय लेख्नुहुन्छ वरिष्ठ गायक तथा संगीतकार नातिकाजीमा श्रद्धांजलि नेपाली संगीतको वरिष्ठ गायक संगीतकार नातिकाजीले बच्चु कैलाश प्रेम ध्वज तारादेवी पुष्प नेपाली लगायत धेरै कलाकारहरूलाई हाम्रो बीच निखारेर प्रस्तुत गर्नुभयो र स्वर्णिम युगको कालजयी गीतको अपार भण्डार छाड्न जानुभयो अनन्त कटवाल लेख्नुहुन्छ आजको अजर अमर गीतहरू एक विशेष श्रृंखलामा नेपाली गीत संगीत क्षेत्रका शिखर पुरूष नातिकाजीप्रति हार्दिक श्रद्धा सुमन सुशीला सिलवाल लेख्नुहुन्छ सान्नानीको गालैमा कालो कोठी रहेछ नै तिरमिर गराउने जति सुने पनि सुन्नै नपुग्ने कति राम्रो गीत छ यो केशव पाठक लेख्नुहुन्छ उहाँलाई उहाँले सम्बोधन गर्दै लेख्नु भएको छ सामीज्यू तपाईँको आवाजमा एक अर्को नयाँ कार्यक्रम सुन्न पाउँदा अत्यन्त खुशी व्यक्त गर्दै श्रद्धा सुमन महान श्रष्टा नातिकाजीमा नातिकाजीको संगीतमा सजिएका राष्ट्रिय गीत सुन्न अनि नातिकाजीज्यूको निजी जीवनका कुराहरू पनि थाहा पाउने आशा छ भनेर लेख्नु भएको छ अजर अमर गीतहरू कार्यक्रमको दीर्घायुको कामना गर्दछु भनेर चर्चित गायक विमल डाङ्गी लेख्नुहुन्छ आज पनि सुन्दै सुदाई सबै फ्यामिलीसँगै बसेर विमल डाङ्गी नेपाली लोक संगीत क्षेत्रका एक विशेष परिचय हुन् भने यस किसिमका कार्यक्रमका एक प्रेरणाका स्रोत पनि हुन् मेघराज पुडासैनी सुनसान रातमा बजेका कर्णप्रिय गीतका सुमधुर धुनले तीनै पुराना दिन अनि गाउँ पाखा पोखरीसँगको सामेप्यलाई बल्झाइदिन्छ भनेर लेख्नु भएको छ ट्वीटरमा हामीलाई मेन्सन गर्नुभएको छ धना पौडेलजीले नातिकाजी बारे जति सुने पनि कम लाग्छ श्रद्धा सुमन त्यसै गरी शोभा आचार्य लेख्नुहुन्छ जति सुने पनि नपुग्ने यी कालजय गीतहरू शुरूआत नै गजब भनेर रमेश कँडेल लेख्नुहुन्छ साइमिदालाई सुन्दा आफ्ना पुराना दिन र त्यसबेला सुनिने गीतहरूको आनन्द लिन पाइने रहेछ मलाई नै लोभ्याउँदैछ यो कार्यक्रमले भनेर उहाँले मेन्सन गर्नुभएको छ नातिकाजीको संगीतको आफ्नै शैली छ तर नातिकाजीको गीत रेकर्डिङको बेलाको एउटा माहौल अर्कै हुन्छ नातिगाजी गीत रेकर्डिङको बेला कन्सल रूममा बाहिर बसेर देब्रे हातको बिचको औंलाको भागबाट चुरुरको ठुटो बाहिर निस्किने गरी उहाँ मूडमा चोट खानुहुन्छ र टेक ओके नभएसम्म उहाँको चुरोटको पाइ भुइँमा खस्न पाउँदैन जब टेक ओके हुन्छ वा कलाकारले राम्रो पर्फर्मेन्स दिन्छ उहाँ अर्को हातले चुरोट भएको हात मुठीमा ढ्याप्प हिर्काउँदै आफ्नो चुरोटको पाई झार्नुहुन्छ र भन्नुहुन्छ ल आज धानको चामल खाइने भयो वा उहाँको भाषामा आज भात खाइने भयो यो प्रसंगले नातिकाजीले धेरै वादकलाई उत्साही बनाएका छन् नेपाली संगीतमा मूड सृजनका बारेमा नातिकाजी जति गम्भीर कोही छैनन् भनेर धेरै पहिले निबन्धकार शंकर लामिछानीले लेखिसकेका छन् त्यसै गरी राष्ट्रकवि माधव घिमिरेले यही पंक्तिकारलाई दिएको अन्तर्वार्तामा भनेका थिए नेपाली आधुनिक संगीतका निर्माता दुई मध्ये एक पिता एक माता छान्नु पर्यो भने म नाति र अम्बर गुरूङलाई छान्छु भनेर उहाँले भन्नुभएको छ र नाति काजीलाई हामी कारण पनि बारम्बार सम्झना गर्छौं उनका गीत संगीतको एउटा ज्वलन्त पक्षका लागि र उनको जीवनको एउटा शालीन पक्षका लागि नातिकाजीले डाक्टर रामान त्रिसितलाई गीतकारका रूपमा जुन पहिचान र सम्मान दिनुभयो त्यही शब्दमा गायक मानिक रत्नले नातिकाजीको संगीत र राममान त्रिषितको शब्दलाई यो दिनुभयो Yeah. बदला मुटु जल्था यो के बलता लिया गो हावा जल्छ यो कसोरा कति पिया, कति आँसु नसाले नै सुन्न कि जस्तो। अधरो के अधरो यो बिहान नै हुन्न कि जस्तो। जियो बदला मुटु जल्छ यो केवल लिया गो हवा चल्छ अजर अमर गीतहरूका बारेमा त्रिचन्द्र श्रेष्ठ प्रतीक्षा लेख्नुहुन्छ प्रकाश साइमीको स्वरमा अजर अमर गीतहरू कार्यक्रममा कालदै सदाबार गीतहरू सुन्नुमा जति मजा अरूमा के छ र भनेर उहाँले कार्यक्रमका बारेमा एक किसिमको चर्चा प्रशंसा गर्नुभएको छ एउटा लोभी दृष्टि त्यहाँ पनि परेको छ भने राजेश्वर उदयले आफ्ना तीन चार वर्षको उमेरमै छोरी सिजरिनाले त्यो गीत गाएको सम्झना गर्नुभएको छ सान्नानीको गालेमा कालो कोठीका बारेमा सागर न्यौपानी जो संगीतकार गायक पनि हुनुहुन्छ उहाँले मेलोडी किङ नातिकाजीज्यूप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्नुभएको छ भने हामीलाई ट्वीटरमा केही मित्रहरूले आफ्ना टिप्पणीहरू यस प्रकार राख्नुभएको छ विशेष गरेर यो नातिकाजीको एउटा गीतका बारेमा सांसारिक जोगीले लेख्नुभएको छ पहिले पनि भनेको थिएँ आज नि ब्रिटिस रक ब्याण्ड लेड ज्याप्लिनको द सङ रिमेन सेम भन्ने गीतको पक्का भाव छ अजर अमर गीतहरूमा भनेर उहाँले आफ्नो टिप्पणी जाहेर गर्नुभएको छ त्यसै गरी विनोद दाहालजी लेख्नुहुन्छ नातिकाजीप्रति समर्पित एएजी अर्थात अजर अमर गीतहरू शुरू भयो उज्यालोमा भनेर उहाँले आफ्नो साव संकेत दिनुभएको छ भने यस कार्यक्रमका बारेमा आफ्ना विचार प्रस्तुत गर्दा हामी सधैँ नै आफ्ना श्रष्टाहरूका बारेमा तपाईँको दृष्टिकोण पनि सुन्न र पढ्न इच्छुक छौं यसका लागि विनम्र निवेदन गर्दछौ केही आफ्ना श्रष्टाका बारेमा पनि अवश्य लेख्नुहोला नातिकाजीको संगीत होस् अनि नारायण गोपालको स्वर नहोस् त्यो त सम्भवै छैन तर नारायण गोपालको स्वरमा नातिकाजीका कैयन गीतहरू रेकर्ड भएका छन् तर विशेष गरेर तारादेवीको स्वरलाई हामीले सुन्ने बित्तिकै यो नातिगाजीको संगीत हो भनेर हामीलाई एउटा इतिहास बिउजाउँछ तारादेवीले नातिकाजीको संगीतमा केही यस्ता गीतहरू गाएका छन् जसमध्ये सचिव कुमार पहाड़ीको एउटा गीत ए दाई काली पारी निकै यादगार मानिन्छ तर त्यो जत्तिकै उत्कृष्ट एउटा गीत ओजेल परेको छ नेपाली संगीतको इतिहासमा डाक्टर सचिव कुमार पहाड़ी गत वर्ष यस्तै हिउँद महिनामा बित्नुभयो चिकित्सा क्षेत्रमा एउटा आफ्नै नाम पहिचान भएका डाक्टर पहाड़ी चर्चित अभिनेता चलचित्रका खलनायक टीका पहाड़ीका दाजु पनि हुन् र नेपाली संगीत आकाशमा एक गीतकारका रूपमा विशिष्ट परिचय भएका सचिव कुमार पहाड़ीलाई नाति काजीले यति न्यायसंगत रूपमा तारादेवीको स्वरमा पस्केका छनृ सरकारी काममा नातिकाजी जाँदै गर्दा उनी बाटोमा थिए सचिव उपसचिवहरू गाड़ीमा थिए नारायण गोपालले त्यो देख्नै सकेनन् र उनले व्यङ्ग्य कस्दै ती सरकारी हाकिमका अगाडि भने नातिगाजी जस्ता हस्ती सड़कमा अनि यी मूल्यहीन मान्छेहरू चाहिँ गाड़ीमा यो कस्तो देश नारायण गोपालको यो वाणी सदैव गुन्जिन्छ गीतकार देव बज्राचार्यको कानमा नातेकाजी यो सुनेपछि झन तर्सिए किनकि उनको दृष्टिमा सचिवहरूले यो कुरा सुनेको भए अर्कै अर्थ लाग्थ्यो कि भन्ने डर भयो नातिकाजी जस्तो मान्छे सड़कमा नारायण गोपालको यो सदैव कानमा गुन्जिने पंक्तिसँगै आजको यो कार्यक्रमबाट प्राविधिक मित्र सन्दीप सुन्दास र यो प्रस्तोता प्रकाश हामीलाई विदा दिनुहोस् नारायण गोपालको स्वर माधव घिमिरेको शब्द र नातिकाजीलाई श्रद्धाञ्जली सहित यो गीतबाट विदा हुन्छौं राती के देखे सपना मैं मरी गाय को तस्बिनु ढङ्गको फुल धैझरी गाएको राहें को कहा कहा बादल भीतर मारोई राहें शरीर पारी घाम र छाया माझमा पियर वारी र पारी घाम र छाया माझेमा पियर संसारमा जन्म पर बही समा नाम बही समा नाम आज राती के देखे सपना मैं मरे गीतहरूको सविशेष प्रस्तुति आजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज